बनाउने निर्णय गर्दै नियुक्तिका लागि राष्ट्रपति डाक्टर रामवरण यादव समक्ष पेश गरेको हो कार्किला अख्तियारको प्रमुख बनाउन नहुने भन्दै नागरिक स्तरमा विरोध भइरहे पनि आज बसेको परिषदको बैठकले नियुक्तिका लागि सिफारिस गरेको छ त्यस्तै परिषदले लोकसेवा आयोगको प्रमुखमा कयो देवी एमी र मालेक्षा परीक्षकमा पूर्व अर्थ सचिव भानुप्रसाद आचार्यलाई सिफारिस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमान सिंह कार्की लोकसेवा आयोगको प्रमुखमा कयो देवी एमी र महालेखा परीक्षक प्रमुखमा भानु प्रसाद आचार्यलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ र यो नियुक्तिको सिफारिस गर्ने निर्णय राष्ट्रपति कार्यालयमा पठाइएको छ कार्किला अख्तियारको प्रमुख बनाउन एकीकृत नेकपा माओवादीको प्रस्तावमा काङ्ग्रेस एमाले र मधेसी मोर्चाका नेताहरू रहेको उच्च स्तरीय राजनैतिक समितिले सिफारिस गरेको थियो एमीलाई लोकसेवा तथा आचार्यलाई महालेखामा नियुक्त गर्न पनि चार दल दलबीच सहमति बनेको थियो कार्कीमाथि दुई हजार बैसठी त्रिसठीको जनआन्दोलन दबाउन भूमिका खेलेको आरोप लगाउँदै अदालतमा रिट परेको थियो तर प्रधानमन्त्री तर मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले विगत र आघात नहेरी अब गर्ने कामको मूल्याङ्कन गर्न पनि आग्रह गर्नुभयो व्यक्तिको बारेमा यो सरकारको भनाइ धारणा के हो भने आगत र विगतसँग जोडेर हेर्नु हुँदैन जुन जुन व्यक्तिहरू नियुक्तिको लागि सिफारिस हुनुभएको छ उहाँहरूले भोलि गर्ने कामलाई मूल्याङ्कन गरेर मात्रै सबै कुराको समग्र विषयको मूल्याङ्कन हुनुपर्छ उनीहरूले गर्ने कार्य सम्पादन उनीहरूका काम कारवाही गतिविधि त्यसलाई हेरेर मूल्याङ्कन गर्नुपर्छ व्यक्तिगत पृष्ठभूमिलाई र आगत र विगतलाई हेरेर कुनै पनि कुराको मूल्याङ्कन गर्नुहुन्न भन्ने सरकारको धारणा छ कार्कीमाथि दुई हजार बैसठी त्रिसठीको जनआन्दोलन दबाउन भूमिका खेलेको आरोप लगाउँदै अदालतमा रिट परेको थियो उक्त रिटमा सर्वोच्चका न्यायाधीश सुशीला कार्कीको एकल इजलासले कार्कीलाई नियुक्त गर्न सिफारिस गर्ने चार दलीय संयन्त्रको हैसियत के भन्ने प्रश्न गर्दै नियुक्ति प्रक्रिया जहाँ पुगेको छ त्यही रोक्न भनेको थियो सर्वोच्चकी न्यायाधीश गिरिशचन्द्र लाल र तर्कराज भट्टको संयुक्त इजलासले भने नियुक्ति नभइसकेका अवस्थामा विषयमा प्रवेश नै गर्नु नपर्ने भन्दै अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भनेको थियो यसअघि आज बिहान लोकमान सिंह कार्कीको नियुक्ति प्रक्रिया रोक्न माग गर्दै नागरिक समाजले आज सिंहदरबारको दक्षिण गेटमा धरना दिएका थिए बिहान दस बजेदेखि एघार बजेसम्म नागरिक समाजका अगुवाहरू भेला भएर कार्की नियुक्ति प्रक्रियाका विषयमा विरोध गर्दै धरना दिएका हुन् उनीहरूले अख्तियार दुरूपयोगको आरोप लागेका व्यक्तिलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नै प्रमुखको रूपमा नियुक्त गर्न लाजमर्दो भएको बताएका छन् अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले दलहरूले गरेको गल्तीलाई सच्याएर अघि बढ्नुपर्ने बताउनु भएको छ दलहरूले विगतमा गरेको गल्ती सच्याउन नसके देशका लागि दुर्भाग्यपूर्ण हुने उहाँको भनाइ छ गणतन्त्र मूल समारोह समितिको बैठकमा बोल्दै रेग्मीले मुलुकमा संविधान सभाको चुनाव गरेर स्थायी शान्ति कायम गर्न सके मात्रै देशले निकास पाउने बताउनुभयो उहाँले सरकारको ध्यान चुनावमा रहेकाले सरकारको ध्यान चुनावमा रहेको भन्दै मङ्सिरमा चुनाव गराइ छाड्ने दावी गर्नुभयो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकमा सहभागीहरूसँग रेग्मीले चुनावका लागि सकारात्मक भूमिका निभाउन पनि निर्देशन दिनुभयो यस्तै सरकारले छैठौँ गणतन्त्र दिवस आउँदो जेठ चौध गतेदेखि सोह्र गतेसम्म तीन दिन राष्ट्रिय दिवसका रूपमा भव्यताका साथ मनाउने भएको छ त्यसका लागि मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति दुई हजार सत्तरी गठन गरिएको छ मूल समारोह समितिमा मन्त्रीहरू पूर्व प्रधानमन्त्री पूर्व प्रधान न्यायाधीशहरू पूर्व सभामुख आयोग तथा संवैधानिक निकायका पदाधिकारीहरू कुलपति र उपकुलपतिहरू लगायत सरकार तथा विभिन्न राजनैतिक दल सामाजिक पेसागत व्यावसायिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले अख्तियार जस्तो महत्वपूर्ण निकायमा प्रमुख नियुक्त गर्दा सबैको राय बुझ्न आवश्यक रहेको बताउनु भएको छ प्रेस युनियन नवलपरासी शाखाले आज गरेको कार्यक्रममा कोइरालाले सर्वोच्च अदालतदेखि संवैधानिक निकायसम्म पुगेको विषयको गम्भीरताको ख्याल गरी जनचाहनाको कदर गर्नुपर्ने उल्लेख गर्नुभयो सभापति कोइरालाले मंगिरभित्र चुनाव गराउने गरी वातावरण तयार भएको पनि जिकिर गर्नुभएको छ त्यसका लागि सरकारले छिटै चुनावको मिति घोषणा गर्न सरकार उहाँलाई भन्नुभएको छ सबैले चुनावमा सहभागी हुने वातावरण बन्नेमा विश्वास पनि उहाँको छ चुनावका लागि केही ऐन संशोधन आवश्यक भएकाले आफू काठमाडौँ फर्किएपछि दलहरूसँग सहमति गरी ऐन जारी गर्न सरकारलाई वातावरण बनाइदिने उहाँको भनाइ छ यसैबीच ताङको घोराईमा पत्रकारहरूसँग कंग्रेस नेत्री सुजाता कोइरालाले संविधान सभा चुनावमा कुनै पनि राजनैतिक दल बाहिर रहने अवस्था आए निर्वाचन हुन नसक्ने बताउनु भएको छ संविधान सभाको सफल निर्वाचन हुन सबै दलहरूलाई समेट्नु राख्नुपर्ने उहाँको धारणा थियो एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्डले आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको बताउनु भएको छ भारत र चीन जाँदैमा कसैले टिका लगाएर प्रधानमन्त्री पद नदिने भन्दै त्यसमा विश्वास नगर्न उहाँले आग्रह गर्नुभयो आज सर्लाहीको लालबन्दीमा कार्यकर्ताहरूसँग भेट गर्दै उहाँले सर्लाहीको राजमार्ग क्षेत्रमा रहेका बस्तीमा पानीको समस्याबारे चिन्ता व्यक्त गर्नुभयो उहाँले चुरे क्षेत्र अतिक्रमणको कारण खानेपानीको समस्या भएको उल्लेख गर्नुभयो कार्यक्रममा उपाध्यक्ष बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठ पनि उपस्थित हुनुहुन्थ्यो एमाले नेता केपी ओलीले भने माओवादीको सिद्धान्तबाट च्युत भइसकेकाले अबको चुनावबाट आफ्नो पार्टी ठूलो दल हुने बताउनु भएको छ नेकपा एमालेको सातौं जिल्ला अधिवेशनको भोजपुरमा उद्घाटन गर्दै उहाँले संविधानसभा अघिल्लो चुनावमा माओवादीले लडाकु वाइसेल हिंसाकारी गुरिल्ला प्रयोग गरेर मात्र ठूलो दल बनेको आरोप लगाउनुभयो कुनै दलले पनि दुई तिहाई नल्याउँदा संविधान बन्न नसकेको भन्दै उहाँले संविधानसभामा माओवादी बहुमत बाँदरको खेताला मात्र भएको टिप्पणी गर्नुभयो माओवादीले संविधान बनाउनु बाँदरका खेतालाको खेतालाले कुन्यो ठड्याउनु जस्तै भएको ओलीको भनाइ थियो नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले मन्त्री र संवैधानिक अङ्गका प्रमुखले राजनैतिक पार्टीहरू विरुद्धमा भाषणबाजी गर्नु आपत्तिजनक र शङ्कास्पद भएको टिप्पणी गर्नुभएको छ पाँच थरको सदरमुकाम फिदिममा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा डाक्टर महतले सरकारमा रहेका मन्त्री र पदाधिकारीले थालेका भाषणबाजीले जनतामा शङ्का बढाएको बताउनुभयो काङ्ग्रेसले बिपीको आदर्शलाई कहिले नछाडेको तथा उस उहाँकै आदर्श र चिन्तन बोकेर अगाडि बढिरहेको दावी गर्नुभयो उहाँले आगामी चुनावमा प्रतिस्पर्धी कुनै दलसँग चुनावी तालमेल नहुने तर केही स्थानमा भने आवश्यकता हेरेर सहकारी हुन सक्ने बताउनुभयो नेपाली कंग्रेसका युवा नेता गगन थापाले माओवादीले लिएको गलत बाटोका कारण संविधान सभाबाट संविधान बन्न नसकेको आरोप लगाउनु भएको छ माओवादीले सोझा साझा जनतामा भ्रमको खेती गरेर सत्ता हत्याउनु बाहेक अन्य कुनै योजना अघि नसारेको थापाको टिप्पणी छ बुटोल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै थापाले भने बाटो नै गलत भए गन्तव्यमा पुग्न नसक्ने जिकिर गर्दै एकीकृत माओवादी गलत बाटोमा आफूहरू हिँड्न नसक्ने बताउनुभयो गलत बाटोबाट त्यो निष्कर्षमा त्यो गन्तव्यमा कहीँ पनि पुग्न सकिन्न र त्यो बाटो गलत छ भन्ने कुराको प्रमाण नेपालभित्र मात्र हामीले खोज्नु पर्दैन नेपालमा जुन बाटोबाट नेपालले समृद्धि प्राप्त गर्छ भनेर हामीलाई आश्वस्त पार्न खोजिएको छ त्यो बाटोबाट हिँडेर समृद्धिको गन्तव्यमा आजसम्म कुनै पनि समुदाय पुगेको छैन आसन्न सोभिउ निर्वाचनले पनि संविधानसभा निर्वाचनको आंकलन गर्ने भएकाले जनताको संविधान निर्माण गर्ने हो भने नेपाल विद्यार्थी संघ कंग्रेसलाई साथ दिन आग्रह गर्नुभयो नेपाली कंग्रेसभित्र पनि केही कमजोरी भएको स्वीकार गर्दै नेता थापाले अन्य दल जस्तो कंग्रेसले जनतालाई कहिल्यै धोका दिन नसक्ने जिकिर समेत गर्नुभयो आठ राजनीतिक दल निकट युवा संगठनहरूले संविधान सभा निर्वाचनको वातावरण निर्माण तथा सुनिश्चितताको लागि दबाव दिने भएका छन् वाइसिएल युवा संघ नेपाल तरुण दल सद्भावना युवा मञ्च Terai Madhes front Terai Madhes youth front प्रगतिशील युवा संघ नेपाल मधेसी युवा फोरम नेपाल मधेसी युवा फोरम लोकतान्त्रिकको आज बसेको बैठकले संयुक्त रूपमा दबाव दिने अभियान सुरु गर्ने निर्णय गरेका हुन् आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा ती संगठनहरूले आफ्नै दलका शीर्ष नेताहरूलाई र दलहरूलाई निर्वाचनमा सहभागी गराउन र निर्वाचनको वातावरण बनाउन दबाब दिनुको साथै तत्काल संविधान सभा निर्वाचनको मिति घोषणा गर्न पनि माग गरेका छन् नेपाली कंग्रेसले मजदुरहरूको अधिकारलाई व्यवस्था गरेको मजदुरहरूले गुनासो गरेका छन् नेपाल पर्यटन होटल क्यासिनो तथा रेस्टुरेन्ट श्रमिक संघको अधिवेशनमा उनीहरूले कंग्रेसले श्रमिकका अधिकारलाई स्थान नदिए अवस्था कमजोर हुने बताएका हुन् नेतृत्वमा पुग्दा पनि मजदुरका पक्षमा कंग्रेसका नेताले काम नगरेको आरोप उनीहरूको छ नेपाल ट्रेड युनियन कंग्रेस स्वतन्त्रताका अध्यक्ष लक्ष्मण बहादुर बस्नेतले श्रमिकको शिक्षा स्वास्थ्य उपचार जस्ता विषयमा कंग्रेसले आवाज उठाउनु पर्ने बताउनुभयो विश्वका एघार प्रतिशत युवा पर्यटन क्षेत्रमा काम गरिरहेको भन्दै उनीहरूको समस्याप्रति सम्बन्धित निकायले आवाज उठाउनुपर्ने बताउनुभयो ट्रेड युनियन मुभमेन्ट महिला संघकी संयोजक रमा पौडेलले श्रमिकहरूमाझ अझै ठूला चुनौती रहेको औल्याउनुभयो देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबरमा खबरको सिलसिला जारी नै छ नेपाल बाढी नेटवर्क सुन्दै गर्नुहोला नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नर्थ पोइन्ट एकाडेमी प्राचार्य एवं विद्यालय परिवार पिठुवा तीन चितवन छोटो समयमा नै उच्च ख्याति कमाउन सफल यस नर्थ पोइन्ट एकाडेमीको यही शैक्षिक सत्र दुई हजार सत्तरी सालमा सम्पूर्ण कक्षाहरूमा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराउन चाहन्छौँ हाम्रा विशेषताहरू विशुद्ध अङ्ग्रेजी माध्यमबाट मात्र पढाइ हुने साना कक्षाहरूमा अडियो भिजुअल तथा बाल मैत्रीपूर्ण वातावरणमा पढाइ हुने यातायातको व्यवस्था भएको कक्षा तिनदेखि कक्षा आठसम्म कम्प्युटर शिक्षाको पढाइ हुने शान्त तथा मनोरम वातावरणमा अनुभवी शिक्षक शिक्षिकाहरूबाट पढाइ हुने कमजोरी विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा तथा डे होस्टलको व्यवस्था भएको हरेक हप्ताको शुक्रबार विद्यार्थीहरूलाई अतिरिक्त कार्यक्रममा समावेश गराइने जेहेन्दार दलित जनजाति आदिवासी मुस्लिम मधेसी र शहीद परिवारहरू छात्रहरूका लागि कोटामा छात्रवृत्तिको व्यवस्था भएको नर्थ पोइन्ट एकाडेमी पिठुवा तिन चितवन फोन शून्य छप्पन्न पाँच बैसठी छ सय एघार शून्य छप्पन्न पाँच बैसठी छ सय एघार के हो हजुर त महिने पछि मोबाइल चेन्ज गर्नुहुन्छ नि ल किन चेन्ज नगर्नु त पूर्वी चितवनकै सबैभन्दा पुरानो मोबाइल पसल लक्कुस मोबाइल पसलमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल पाइने भएपछि के तपाईँ मोबाइल किन्न या चेन्ज गर्न या त बिग्रेर हैरान हुनुहुन्छ चिन्ता नलिनुहोस् तपाईँकै सहर टाढी बजारमा अवस्थित पूर्वी चितवनकै सबैभन्दा पुरानो लभकुश मोबाइल तपाईँको साथमा छ विश्वासिलो ढङ्गले मोबाइल मर्मत पुरानो खरिद नयाँ बिक्री तथा उत्कृष्ट ब्रान्डका नोकिया सामसुङ एलजी साथै नयाँ नयाँ मोडलका चाइनिज स्वेटरको होलसेल तथा खुद्रा खरिद गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क लभकुश मोबाइल हाउस रत्नगर दुई टाढी चितवन मोबाइल अन्ठानब्बे चार पचास तेइस चार सय उनान्से अन्ठानब्बे शून्य उनातिस शून्य शून्य शून्य शून्य नौ प्रोपराइटर निरञ्जन श्रेष्ठ मोबाइल त चेन्ज गर्नुहोस् तर गर्लफ्रेन्ड चाहिँ चेन्ज नगर्नुहोस् नि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट राष्ट्रिय खबरमा अब बाँकी प्रसङ्ग मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीसँग नेपाल भारतमा रहेको जापान अन्तर्राष्ट्रिय मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीसँग नेपाल भारतमा रहेको जापान अन्तर्राष्ट्रिय सहयोग निगो जाइकाको कुटनीतिक टोलीले आज शिष्टाचार भेट गरेको छ कि यो विश्वविद्यालय कानुन विभागका प्राध्यापक हिरोसी मातुसाको नेतृत्वमा रहेको टोलीले अध्यक्ष रेग्मीसँग प्रधानमन्त्री निवास बालवाटारमा बिहान भेट गरेको हो जाइकाले तीन सदस्य देवानी संहिता तथा त्यस सम्बन्धी कानूनको व्याख्याका लागि नेपालमा पठाएको टोली हो भेटमा प्रधानध्यापक मातुस मातुसोले अध्यक्ष रेग्मीलाई देवानी संहिता लेखन पुरा भएको र त्यसलाई कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गर्नुभयो जवाफमा अध्यक्ष रेग्मीले संहिता लेखनका सम्बन्धमा भएका परिवर्तनका बारे सरकारवालालाई जानकारी हुनुपर्ने बताउनु भएको थियो माथिल्लो मर्स्याङदी जलविद्युत आयोजना निर्माणको काम त्यहाँ कार्यरत मजदुरहरूले अवरोध गरेका छन् लमजुङको खुदी र भुलभुले गाविसमा निर्माणाधीन आयोजनाको काम मजदुरको अवरोधपछि रोकिएको छ पचास मेगावाट क्षमताको उक्त आयोजना हाल पूर्वाधार निर्माणको क्रममा रहेको छ आफूहरूले पेश गरेको तेह्र सूत्रीय माग पूरा नभएको भन्दै मजदुरहरूले आयोजनाको काम रोकेका हुन् माग पूरा नभएसम्म आयोजनाको काम अघि बढ्न नदिने उनीहरूको भनाइरहेको छ दैनिक ज्याला कम्तीमा छ सय पचास तोकिनुपर्ने सार्वजनिक विदा दिनुपर्ने पानी परेर काम नभएको दिनमा न्यूनतम आठ घण्टाको तलब दिनुपर्ने लगायतका विभिन्न तेह्रवटा माग मजदुरहरूले तीन साता अघि आयोजनामा बुझाएका थिए आजबाट लोड सेडिङ घटेको छ नेपाल विद्युत प्राधिकरणले आजैदेखि दैनिक आठ घण्टा मात्रै विद्युत कटौती गरेको छ अघि दस घण्टा लोड सेडिङ हुँदै आएको थियो विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घण्टा लोड सेडिङ घटाउन लागि दैनिक दुई घण्टाका दरले लोड सेडिङ घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ पछिल्लो समय कालीगण्डकी गण्डकी मध्य मर्स्याङदी र मर्स्याङ्दी सहित अरू केही साना आयोजनाबाट उत्पादन बढेको हिउँ पग्लेर नदीमा जलस्तर बढेकाले उत्पादनमा सुधार भएको प्राधिकरणले जनाएको छ चितवनमा बर्ड फ्लूले कुखुरा पालक किसानलाई समस्या पारेको छ कुखुरामा बर्ड फ्लूको संक्रमण देखिएपछि चितवनका कुखुरा व्यवसायीहरूको अरबौंको लगानी डुब्ने खतरा बढेको हो एक महिनाको अवधिमा बर्ड फ्लूका कारण चितवनमा साठी हजार भन्दा बढी कुखुरा मारिएका छन् तीन लाख बढी अण्डा नष्ट गरिएका छन् भने पन्ध्र टन बढी दाना नष्ट गरिएको छ चैत महिना अवधिमा बर्ड फ्लूका कारण चितवनमा मात्र छ करोड़ रूपियाँ बराबरको क्षति भइसकेको व्यवसायीहरूको भनाइ छ एक्काइस सहितमा चितवनको शरदपुरमा रहेको प्रताप थापाको खोरमा चार हजार कुखुरा नष्ट गरिएको थियो छ वैशाखमा भरतपुरमा रहेको लक्ष्मी राणाको खोरमा बर्ड फ्लू भेटिएपछि कुखुरा मारिएको थियो सोही दिन मंगलपुर गाविसको राजेन्द्र हमालको खोरमा पनि बर्ड फ्लू भेटिएको थियो दुवै खोरमा गरी एकै दिन पचास हजार भन्दा माथि कुखुरा नष्ट गरिएको थियो संघीय लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्ला बन्द गर्दा जनजीवन कष्टकर भएको छ बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताले इटहरीमा चारवटा गाडीमाथि तोडफोड गरेका छन् दुईवटा जीप एउटा रात्रि बस र एउटा माइक्रो बसको सिसा फुटेको छ यातायात कल कारखाना शैक्षिक संस्था पूर्ण रूपले बन्द भएका छन् बजार र पसल भने आंशिक रूपमा खुलेका छन् लामो र छोटो दूरीका सवारीका साधन चलेका छैनन् दिनौ जसो तरह तरहका माग गर्दै विभिन्न पार्टी र सङ्गठनले बन्दको आह्वान गर्दा वैशाख महिनाको सुरुदेखि नै पूर्वको जनजीवन कष्टकर बन्दै आएको हो त्यस्तै लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बन्ध संघीय लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण पाँच थरको सदरमुकाम फिदिममा रहेका बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबार ठप्प भएको छ बन्दका कारण आज पाँच थर सदरमुकाम फिदिमका वित्तीय संस्थाको काम पूर्ण रूपमा प्रभावित भएको हो बिहान दस बजे कार्यालय खोलेका कर्मचारीहरूलाई परिषदका कार्यकर्ताले टेलिफोन गरी काम रोक्न भनेपछि बन्द गर्नु परेको बैंक स्रोतले जानकारी दिएको छ यस्तै इलाममा बजार तथा यातायात बन्द गराउन माइकिङ गर्दै हिँडेका मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ बन्द गराउँदै हिँडेका उनीहरूलाई इलाम बजारबाट पक्राउ गरेको हो पक्राउ पर्नेमा पहलमान सुब्बा चन्द्र लिम्बु र भीम एतेन रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ यसैबीच कैलालीको क्षेत्र नम्बर एक र दुईका सबै शैक्षिक संस्था र लम्की बजार पनि बन्द गराएको छ स्कुल बसमा आगजनी गरिएको विरोधमा बन्द गरिएको हो त्यस्तै मधेस केन्द्रित विभिन्न चार दलले कार्यकर्ता कुटिएको भन्दै बाह्रको कलैया बजार बन्द गराएका छन् गैराती प्रहरीले राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रमोद गुप्तालाई सवारी चेक जाँचका क्रममा कुटपिट गरेको विरोधमा बजार बन्द गराइएको थियो नवलपरासीको कावासोतीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि कावासोती क्षेत्रमा तनाव उत्पन्न भएको छ आन्दोलित स्थानीयवासी र प्रहरी बीच झडप समेत भएको थियो पोस्टमार्टमका लागि सब अस्पताल लाने क्रममा प्रदर्शनकारीहरूले अवरोध गरेपछि झडप भएको प्रहरीले जनाएको छ नवलपरासी शिव मन्दिर दुई कावासोतीका एक युवकले सुती राखेकी आफ्नी श्रीमतीको गैराती हत्या गरेका थिए कञ्चनपुरको सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्य समितिले एक हजार तिन सय सुकुम्बासी परिवारलाई परिचय पत्र वितरण गरेको छ स्थानीय राजनैतिक दलका प्रतिनिधि गाविस सचिव र वडा सचिवको सिफ वडा सचिवले सिफारिस गरी पठाएको निवेदनलाई छानबिन गरी सुकुम्बासी परिवारलाई परिचय पत्र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 सैन्य अनुसन्धान केन्द्रमा इजरायलले गत जनवरी महिनामा पनि हमला गरेको थियो एक अधिकारीका अनुसार सिरियन सैनिकले तयार पारेका मिसाइल युक्त जहाजलाई इजरायलले नष्ट गरिदिएको छ गैराती हमला हुँदा सिरियाको राजधानी दमास्कसमा पूरै कोलाहाल मचिएको थियो सिरियन सरकारी अधिकारीले इजरायलले सरकारी सेनाको अनुसन्धान केन्द्रमा आक्रमण गरी विद्रोहीको मनोबल बढाइरहेको आरोप लगाएका छन् चीनमा गरिएको एक अध्ययनमा तेत्तिस करोडभन्दा बढी चिनियालाई उच्च रक्तचापको समस्या भएको देखिएको छ विश्व उच्च रक्तचाप सङ्घका अध्यक्ष लेउ लिसिङले उच्च रक्तचापबाट एक तिहाई चिनिया वैश्यकहरू प्रभावित भएको बताएका हुन् दैनिक रूपमा उच्च रक्तचापबाट पच्चिसदेखि चौतिस वर्षसम्मका चिनिया वैश्यकहरू बढी प्रभावित भएको उनको भनाइ छ उच्च रक्तचापबाट प्रभावित तेत्तिस करोड चिनिया मध्ये तेह्र करोडले औषधि उपचारबाट आफ्नो स्वास्थ्यलाई राम्रो राखेको देखिएको छ भने अन्य पचहत्तर प्रतिशत व्यक्तिले सही रोकथाम नगरेको पाइएको छ अब खेल खबर बर्मुडामा जारी ICC world cricket league division थ्रीको उपाधिका लागि आज नेपाल र युगाण्डा बीच प्रतिस्पर्धा हुँदैछ खेल नेशनल स्टेडियम हमिल्टनमा नेपाली समयअनुसार साँझ सवा सात बजेपछि शुरू हुनेछ डिभिजन थ्रीको शीर्ष दुई स्थानमा रहँदै यसअघि नै डिभिजन टूमा प्रवेश गरिसकेका नेपाल र युगाण्डा बीचको खेलले डिभिजन थ्रीको उपाधि विजेताको टुङ्गो लगाउनेछ आठ अङ्कसँगै युगण्डा शीर्ष स्थानमा छ भने छ अङ्क बटुलेको नेपाल दोस्रो स्थानमा छ डिभिजन टूमा प्रवेशसँगै नेपालले सन् दुई हजार पन्ध्रमा हुने आइसिसी वर्ल्ड कप क्रिकेटको छनौट खेल्न पाउने भएको छ समान छ अङ्क भएका अमेरिका र बर्मुण्डा भने नेट रन नेटमा पछि पर्दै क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्स समक्ष जितका लागि एक सय चालिस रनको लक्ष्य प्रस्तुत गरेको छ वाङखेडे स्टेडियम मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित बिस ओभरमा पाँच विकेट गुमाएर एक सय उन्चालिस रन बनाएको छ मुम्बईका लागि कप्तान राहुल शर्माले नट आउट सर्वाधिक उन्चालिस र हरभजन सिंहले नट आउट पच्चिस रन जोडेका छन् चेन्नई अठार अङ्कका साथ शीर्ष स्थानमा छ भने मुम्बई बाह्र अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ प्रतियोगिता अन्तर्गत आज राति सभा आठ बजेपछि हुने अर्को खेलमा राजस्थान र पुणे भिड्नेछन् राजस्थान चौथो स्थानमा चौथो स्थानमा छ भने पुणे तालिकाको पुच्छारमा रहेको छ मलेसियामा जारी ACC under nineteen elite cup क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ आज भएको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई नौ विकेटको फराकिलो अन्तले पराजित गरेको हो कतारले दिएको चौरानब्बे रनको झिनो लक्ष्य नेपालले अमित श्रेष्ठको अर्धशतकिते शतकीय पारितसँगै दस ओभर पाँच बलमा एक विकेट मात्र गुमाएर पूरा गर्यो नेपालका लागि अमित श्रेष्ठले एघार चौका र एक छक्काको मद्दतमा नट आउट सत्तरी रन जोडेका थिए त्यस्तै नेसल बाह्र रनमा आउट भए भने हरिशंकर शाहले नट आउट आठ रनको योगदान गरे यसअघि मास क्रिकेट ओभल क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको कतार छत्तीस दशमलव तीन ओभरमा अल आउट हुँदै त्रियानब्बे रनमा समेटिएको थियो राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउन संवैधानिक परिषदको सिफारिस लोकसेवामा कयो देवी एमी र महालेखा परीक्षकमा भानु आचार्यलाई नियुक्त गर्ने निर्णय नागरिक समाजद्वारा विरोध प्रदर्शन दलहरूले गरेका गल्तीलाई सच्याएर अघि बढ्ने अन्तरिम मन्त्री परिषदका अध्यक्ष रेग्मीको भनाई आन्दोलनमा रहेका दलहरूलाई सहमतिमा ल्याइ छाड्ने काङ्ग्रेस सभापति कोइरालाको अठोट माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणको काममा मजदुरहरूद्वारा अवरोध विगत बर्ड फ्लूका कारण चितवनमा मात्रै कुखुरामा गरिएको अरबौंको लगानी डुब्ने खतरा मलेसियामा आज सम्पन्न संसदीय निर्वाचनमा अस्सी प्रतिशत जनताद्वारा मतदान इजरायलद्वारा सिरियाको एक सैन्य अनुसन्धान केन्द्रमा शक्तिशाली रकेट आक्रमण र Nepal ICC world cricket world cup क्रिकेटको डिभिजन टूमा उक्लियो विश्वकपको छनौट खेल्ने ढोका खुला अन्डर नाइन्टिन एलिट कप क्रिकेटमा पनि कतार विरुद्ध नेपालको शानदार जित हवस् त नेपाल बाढी नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र अर्जुन राउतलाई धन्यवाद धन्यवाद दिँदै सुरुचि बन्जारा र धीरज बस्नेत विदा भयौँ नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल वाओ हेर न दीपक आज बिहेको दिन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 फ्लूले चितवनका कुखुरा पालक किसानलाई समस्यामा पारेको छ कुखुरामा बर्ड फ्लूको संक्रमण देखिएपछि चितवनका कुखुरा व्यवसायीहरूको अरबौंको लगानी डुब्ने खतरा बढेको छ एक महिनाको अवधिमा बर्ड फ्लूका कारण चितवनमा साठी हजार भन्दा बढी कुखुरा मारिएका छन् तीन लाख बढी अण्डा नष्ट गरिएका छन् भने पन्ध्र टन बढी दाना नष्ट गरिएको छ चैत महिनापछिको अवधिमा बर्ड फ्लूका कारण चितवनमा मात्र छ करोड रुपियाँ बराबरको क्षति भइसकेको व्यवसायीहरूको भनाइ छ एक्काइस चैतमा चितवनको शरदपुरमा गाउँमा रहेको प्रताप थापाको खोरमा चार हजार कुखुरा नष्ट गरिएको थियो छ वैशाखमा भरतपुरमा रहेको लक्ष्मी राणाको खोरमा बर्डफ्लू भेटिएपछि कुखुरा मारिएको थियो सोही दिन मंगलपुर गाविसको राजेन्द्र हमालको खोरमा पनि बर्डफ्लू भेटिएको थियो दुवै खोरमा गरी एकै दिन पचास हजार माथि कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्क छ चितवन राष्ट्रिय निकुञ्जमा आज नयाँ चरा फेला परेको छ सत्ताइस वर्षपछि निकुञ्जको दुधौरा खोलामा सानो सवारी नामकको नयाँ चरा फेला परेको बर्ड एजुकेशन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिडारीले जानकारी दिनुभएको छ सङ्कटापन्न अवस्थामा रहेको यो चरा छब्बीस वर्ष अघि निकुञ्जमा तीनवटा रेकर्ड भएको र त्यसपछि नदेखिएको उहाँले बताउनु भएको छ उहाँले अहिले एउटा मात्र भेटिएको जानकारी दिनुभयो सानो सावरी पानीमा बस्ने चरा हो नदी प्रदूषणका कारण यो चरा लोप भएको पंक्षी संरक्षण कर्मीहरूले बताएका छन् जिल्ला प्रशासन कार्यालय चितवनले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर आजबाट शक्तिखोरमा शुरू भएको छ तीन दिनसम्म चल्ने शिविरमा शक्तिखोर काउले पिठुवा चैनपुर पदमपुर र सिद्धिका गाविसका सर्वसाधारणलाई नागरिकता वितरण फोटोसहितको मतदाता नावली संकलन पशु स्वास्थ्य सेवा अपाङ्गता भएकाहरूलाई परिचय पत्र वितरण सहितका अन्य सरकारी सेवा प्रदान गरिएको निमित्त प्रमुख जिल्लाधिकारी शिवराम गेलालले बताउनु भएको छ यसअघि चितवनको विकट पहाड़ी गाविस कोराक र खैरेनीमा भएका घुम्ती शिविरमा नौ भन्दा बढ़ीले नागरिकता फोटोसहितको मतदाता नावली सहितका अन्य सेवा लिइसकेको उहाँले बताउनु भएको छ स्थानीय बासिन्दालाई घर दैलोमै सरकारी सेवा प्रदान गरिएपछि स्थानीयवासीलाई फाइदा पुगेको छ बिना कारण विद्यालय व्यवस्थापन समितिले आफूलाई निष्कासन गरेको भन्दै बालकुमारी कन्या उच्च मावि नारायणगढका निजी स्रोतका सातजना शिक्षकहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् आज नारायणगढमा पत्रकार सम्मेलन गरी विद्यालय व्यवस्थापनले बिना कारण निष्कासन गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरिएको संघर्ष समितिकी अध्यक्ष मिरा रिमालले जानकारी दिनुभएको छ आन्दोलनका कार्यक्रम अन्तर्गत आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रको कक्षा कोठामा तालाबन्दी गरी घेराउ गरिएको उहाँले जानकारी दिनुभएको छ उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र सापकोटाले भने जिल्ला शिक्षा कार्यालयबाट रिक्त दरबन्दी पदपूर्ति भएपछि निजी स्रोतबाट सञ्चालित शिक्षकहरूलाई निष्कासन गरेको बताउनु भएको छ निजी स्रोतबाट सञ्चालन भएका शिक्षकको म्यादगत चैत मसान्तसम्ममा सकिएको र त्यसबारे शिक्षकलाई जानकारी गराएको भन्दै आन्दोलनको कुनै अर्थ नरहेको उहाँले बताउनु भएको छ बेरोजगार भएर बसेकाहरूलाई रोजगार सिर्जना गरी सफल व्यवसायको रूपमा अगाडि बढाउने उद्देश्यले आजबाट भरतपुरमा अठार दिने हस्तकला सम्बन्धी तालिम सुरु भएको छ Rotary club of Narayangarh Rotary club of Budhanilkantha उद्योग वाणिज्य संघ चितवन र प्रकृति स्रोत विकास केन्द्रको संयुक्त आयोजनामा तालिम सुरु भएको हो घरेलु हिंसा र मानव बेचबिखनमा परेका पीड़ित महिलाहरूको आश्रय स्थल आदर्श गृहमा आश्रित महिलाहरूलाई तालिम दिएको हो तालिमको आज नारायणगढमा आयोजित एक कार्यक्रममा उद्घाटन गरिएको छ शिक्षक श्यामवदन श्रेष्ठले गृहकी अध्यक्ष मिना खरेल आमा भीमकुमारी जीसीलाई हस्तकला सामग्री हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गर्नुभएको हो कार्यक्रममा बोल्दै कार्यक्रमको सभापति समेत रहनुभएका उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष कल्याण जोशीले तालिकामा सिकेका सिप्ला व्यवहारमा उत्तान सहभागीहरूलाई आग्रह गर्नुभएको थियो आफ्नै स्रोत र साधनलाई प्रयोग गरेर रोजगारीको माध्यम सिर्जना गर्न तालिमले महत्वपूर्ण भूमिका खेलेको गृहकी अध्यक्ष खरेलको भनाइ थियो कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट तीन दुई नौ दुई जोन बाह्रका निवर्तमान अध्यक्ष भोजराज कौडेलले रोटरी थालेको यो अभियानले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभएको थियो स्थानीय स्तरमा खेर गइरहेका कच्चा पदार्थलाई प्रयोग गरेर मनन्ने आम आमदानी गर्न सकिने भएकाले महिलाका लागि यस्तो तालिम अति नै उपयोगी हुने तालिमकी प्रशिक्षक सूर्यवर्धन श्रेष्ठले बताउनु भएको थियो नेपालमा नेपालमा प्रशस्त कच्चा पदार्थ खेर गइरहेको भन्दै उहाँले यसलाई प्रयोग गर्न जाने बलियो आर्थिक स्रोत बन्ने बताउनु भएको थियो कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका अध्यक्ष Ramesh Shrestha Rotary club of बुढालीला कण्ठका अध्यक्ष Ramlal Shrestha Rotary club of नारायणगढका पूर्व अध्यक्ष एवं तालिमका संयोजक विशाल श्रेष्ठ लगायतले बोल्नु भएको थियो रासायनिक मल विषादी न्यूनीकरण यसका वैकल्पिक उपायहरू र रासायनिक विषादीको असरको पहिचान विषय दुई दिने तालिम आजदेखि रत्नगरमा शुरू भएको छ आदिवासी थारू आइपिएम रनपा तेह्र जागृति आइपिएम रनपा एघार र रत्नगर नगरपालिकाको संयुक्त आयोजनामा तालिम शुरू भएको हो भोलिसम्म चल्ने तालिममा अर्ग्यानिक खेती प्रणालीका बारेमा सहभागी कृषकहरूलाई प्रशिक्षण दिइएको छ तालिमको उद्घाटन सत्रमा सहभागी वक्ताहरूले अर्ग्यानिक खेती प्रणालीमा जोड़ दिएका थिए कार्यक्रममा बोल्दै रत्नगर नगर नगरपालिकाका विकास अधिकृत तोरणराज पौडेलले अर्ग्यानिक प्रणालीबाट सामुदायिक कृषिलाई अगाडि बढाई स्वच्छ उत्पादन र आमदामी गर्न सकिने बताउनु भएको छ टोल विकास संस्था समन्वय समिति रत्नगरका अध्यक्ष बाबुराम गौतमले रासायनिक मल र विषादीको सट्टा जैविक मल जैविक विषादीको प्रयोग गरेर अर्ग्यानिक खेती प्रणाली लागू गर्नेमा जोड़ दिनुभएको छ त्यस्तै पूर्व मेयर नारायण वनले अर्ग्यानिक खेती प्रणाली मार्फत एकीकृत कृषि प्रणाली अपनाउनु पर्ने बताउनु भएको छ कार्यक्रममा आदिवासी थारू आइपिएमका अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको थियो yuk चितवनका व्यवसायी गौरेश्वर सापकोटाले आफ्नो विवाहको पन्ध्रौं वर्षगाँठ आज चेपाङ बालबालिकासँग मनाएका छन् विवाहको वर्षगाँठ फजुल खर्च गरेर मनाउने परम्परालाई तोड्दै सापकोटाले गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकालाई खाना खुवाएर विवाहको वर्षगाँठ मनाएका हुन् विवाहको वर्षगाँठको अवसरमा सापकोटा दम्पतिले चेपाङ बालबालिकालाई बिहान बेलुकाको खाना खुवाएका थिए आज बिहान परिवार र साथीभाइसँगै संरक्षण केन्द्रमा पुगेका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 अब यसबाट चाहिँ हामीले जस्तै विषादी र होइन विषादी नभएको खा तरकारी त तयारी गर्ने र त्यसमा चाहिँ हामीले लागतहरू घट्ने भयो हाम्रो पहिला अब जस्तै हामीले गर्दाखेरि के हुँदैन अन्धधुन्ध विषादी हालेर गर्दा हामीलाई आफ्नै स्वास्थ्यमा असर पर्थ्यो भने अब अहिले यसरी चाहिँ हामीले आइपिएम तरिकाबाट गर्दाखेरि हामीलाई स्वास्थ्यमा सुधार र हाम्रो खर्चको बचत र यसमा चाहिँ अब खाना स्वस्थ पनि हुने हो अनि त्यसले गर्दाखेरि नै हामीले यसमा र त्यसमा चाहिँ धेरै आकाश र धरतीको जस्तै धेरै फरक पर्दछ हामीलाई उत्पादनमै हामीलाई चाहिँ के हुन्छ भने लगानीमै हामीलाई कम हुन्छ होइन हाम्रै घरको कोठे मलहरू चिजबाट गरियो भने हामीलाई लगानीको भएपछि हामीलाई अलिकति त्यसबाट चाहिँ अलिकति राहत र अलिकति उत्पादन र स्वस्थ पनि भन्न सकिने भयो हामीले चाहिँ पहिला खेती गर्दा चाहिँ हामीले अलिकति किरा लागेको देख्ने बित्तिकै हामीले विषादी लगेर छरिहाल्थ्यौँ तर अहिले चाहिँ हामीले देख्ने बित्तिकै चाहिँ हामीले विषादी छर्दैनौँ हामीले पहिला घरमै बनाएका विषादी प्रयोग गर्छौँ अहिले चाहिँ हामीले हामीलाई भनौँ न धेरै पैसाको बचत पनि भएछ अनि अर्को विषादी रहित तरकारी तरकारी खान पनि पाएका छौँ पहिला भन्दा अहिले चाहिँ एकदमै राम्रो र धेरै फरक चाहिँ पाएका छौँ अब यो परिवर्तन चाहिँ के भयो भने हामी पहिला अत्याधिक अन्न धुन्न बिसारिहाल्छौँ अनि त्यसपछि हामीले चाहिँ यो आइपिएम पाठशालामा तालिम लिएपछि तालिम लिएपछि अर्ग्यानिक गर्ने भन्यो आइपिएम गर्ने भन्यो भन्दा भन्दै आइपिएम चाहिँ बिसारी न्यूनीकरण र कम डोजका विषादी हाल्ने गर्दा गर्दै गाईका गहुँतहरू हाल्ने होइन आफैले बनाएर गोठे मललाई पनि राम्रोसँग बनाएर हाल्ने बोकासी मलहरू हाल्ने होइन बढी चाहिँ हामीले गाईको गहुँतलाई फोकस दिएको छ गाईको गहुँतको मल छर्ने पातमा छर्ने फेदमा हाल्ने होइन सबै गरी गरेर चाहिँ हामीले यो आइपिएम उत्पादनहरू चाहिँ अहिले बढाउँदैछौँ तर हामीलाई बजारको आवश्यकता छ त्यसैले हामी अहिले बजारको खोजीमा बहुत दौडिरहेका छौँ पहिलाको र अहिलेको त धेरै फरक छ पहिलाको चाहिँ हामी त्यति मेरो डेढ कट्ठा बारी छ त्यति बारीमा पनि मेरो तरकारी खान अब जानेकै थिएन त्यति पनि मलाई पुग्थेन अहिले चाहिँ म त्यही बारीमा तरकारी खेती गरेर आफू खाएर म त अहिले कौली लगभग चार हजारको कौली मात्रै बेचेँ अनि फेरि अहिले निकालेछु म बोडी करैला अनि घिरमला तपाईँको ऊ के अरे फर्सी अहिले त्यो फर्सी पनि म आफू खाएर म अहिले त्यही बेच्न थालेछु अहिलेसम्म म बेच्दैछु अब त्यसको चाहिँ अहिले भनौँ न अब फल्दै छ अब त्यसको हिसाब भएको छैन धानमा पनि मैले राम्रो बनाएँ धान धान खेती पनि म अहिले राम्रो बनाएँ त्यही बोका चिमल के के सबै राखेर अहिले धानमा पनि म जिल्ला कृषि कार्यालयबाट पुरस्कार पनि मै अहिले पाएँ पहिला भन्दा एकदमै पहिला हामीले यो तालिमहरू नलिँदा एकदमै हामी विषादी हालेर तरकारी खान्थ्यौँ भने अहिले हामी जैविक मलहरू जैविक विषादीहरू हालेर तरकारी खाइराखेछौँ हामीलाई भनौँ न पहिला भन्दा एकदमै परिवर्तन आएको छ बारीहरूमा हामी आफै उत्पादन गरेर तरकारी खाइराखेछौँ पहिला बाहिरको तरकारी किनेर खान्थ्यौँ भने अहिले हामीहरू अहिले हामीहरू आफ्नै बारीमा भनौँ न साग पातहरू हरेक चिज आलुहरू उत्पादन गरेर खाइरहेका छौँ पहिला त हामी बारी त्यत्तिकै पर्दी छोडेर पनि हामी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 सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार